नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल सवारी सञ्चालनमा चितवनका स्थानीय अत्याधिक ट्राफिक नियम उल्लङ्घनमा पर्ने गरेका छन् सवारी नियम उल्लङ्घन गर्ने क्रम बढेपछि केही दिनदेखि सुरक्षाकर्मीले सक्रियता बढाएको छ एक सातादेखि सवारी जाँचमा गरिएको कडाईले दैनिक पचासजना कार्यमा परिरहेका छन् तुलनात्मक रूपमा अन्य जिल्लाभन्दा चितवनमा ट्राफिक उल्लङ्घन गर्नेमा अग्रपन्थीमा आउने गरेको ट्राफिकले जनाएको छ भर्खर विस्तार भएको बजार र त्यसको प्रभावमा परेको सवारी साधन प्रयोगको वृद्धिले ट्राफिक नियम ख्याल नहुने चालक अत्याधिक छन् लाइसेन्स लिनका लागि यहाँका धेरैजसो किनबेचमा प्रयोग हुन्छन् ट्राफिक अधिकारीहरू भन्छन् प्रयोगत्मक परीक्षा पास नगरी सिधै पैसा तिरेर वीरगञ्ज बुटवल र पोखराबाट लाइसेन्स खरिद गर्छन् ड्राइभिङ इन्स्टिच्युटले रकम धेरै दिनेको घरमै लाइसेन्स पुर्याउने प्रविधिले सवारी उल्लङ्घन अत्याधिक भएको अधिकारीले बताएका छन् दुई हजार उनासत्तरी सालको सुरुमा सवारी चेक जाँचमा तीव्रता दिएको सुरक्षा अधिकारीले वर्षको अन्त्यमा आइपुग्दा निकै सुस्तायो अहिले यही वैशाखदेखि फेरि राजमार्ग र भित्री सडकहरूमा सवारी जाँचमा कडाई गरिएको छ नियम उल्लङ्घन गरेर सवारी चलाउने निकै बढे ट्राफिक कार्यालयका प्रमुख रबिन श्रेष्ठले भन्नुभयो केही दिनदेखि सवारी जाँचमा कडाई गर्न बाध्य भयौँ सुरक्षाकर्मीलाई अटेर गरेर सवारी चलाउने यो जिल्ला निकै अग्रणी रहेको उहाँको अनुभव छ अधिकांशले पछिल्लो चार पाँच वर्षदेखि मात्र मोटरसाइकल चलाउन सुरु गरेका देखिए घरमा नयाँ मोटरसाइकल वा स्कुटर भित्राउने बित्तिकै सवारी नियमको ख्यालै नगर्ने यस्तै खालका व्यक्ति भएको उहाँले बताउनुभयो पहिला साइकल चलाउनेहरू अहिले स्कुटर वा मोटरसाइकलमा बदलिए साइकल जस्तै व्यवस्था गरेर सवारी चलाउने अभ्यासले उनीहरूबाट ट्राफिक नियम पालना नभएको उहाँको भनाइ छ नानगढको पुलचोक सयचोक Birendra campus Paras bus park मालफलचोक चौबिसकोटी विक्रम मार्ग देपेन्द्र चोक अत्याधिक सवारी जाँच गर्ने केन्द्र बनेका छन् यिनै चोकमा जाँच गर्दा नब्बे प्रतिशत सवारीको अवस्था थाहा हुने भएकाले सवारी चाप अत्याधिक हुने स्थान रोज्नु परेको कार्यालयले जनाएको छ पोखराबाट दमौली जाँदै गरेको ग एक त एकसठी नम्बरको ट्र्याक्टर मनपाक एक छ बिसे पुलबाट तल खस्दा बुधबार हिजो तेह्र वर्षीय बालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा जामुने सातका तेह्र वर्षीय मनदीप विक अठार वर्षीय बबिन विक तीव्र गतिमा गुडिरहेको ट्र्याक्टर असन्तुलित भई पुलबाट खस्दा ट्र्याक्टरमा रहेका उनीहरूको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ नदीमा डुबेको अवस्थामा मृत्यु भएका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 बनाएर ल्याएको हैरान भइसके पैसा खर्च भएको भए कति खर्च गर्नु कहिल्यै पनि उज्यालोमा बस्न पाइने भएन होइन लोड सेडिङको कुनै विकल्प छैन किन हैरान हुन्छु र मैले आज मात्रै पत्ता लगाएर आएको छु घामबाट बल्ने बत्तीले लोड सेडिङको झन्झटबाट मुक्त भइन्छ त्यति मात्र कहाँ हो र बिजुली बिलको बचत पच्चिस वर्षसम्म ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको होम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दाईलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो भर पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Bikas solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोठी फोन शून्य छप्पन्न पाँच तिरासी सात सय छब्बिस proprietor Ramsharan Bartaula mobile number अन्ठानब्बे चार बाहन्न एकात्तर नौ सय चौवन्न ध्रुव अर्याल अन्ठानब्बे चार एकाउन्न उन्चालिस दुई सय त्रिहत्तर दिनभरिको घाम रातभरिको काम घाम रातभरिको काम छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन सन्तुष्टि नहुने घाउ हुने पोल्ने दुख्ने सेतो पानी बग्ने स्वप्न दोष गोनरिया भिरङ्गी आदि